आज माइजू आउने दिन म उहाँलाई लिन बस पार्क पुगेँ चितवनबाट उहाँ झन्डै साँझको पाँच बजे आइपुग्नु भयो एकछिन त म उहाँलाई हेरेको हेरे भएँ किनकि खुल्ला स्ट्रिट कपाल अनि टाइट जिन्स र टी सर्टमा माइजूका ठुला ठुला दुधका पोकाले उहाँलाई अठाइस तिस वर्ष कि हट तरिनु जस्तो देखेको थियो रिना र माइजूलाई सँगै राख्ने हो भने दिदी बहिनी भन्न सुहाउने ज्यान थियो मेरो त लिङ्ग ठनक्क भयो त्यसैले मैले सिधै माइजूलाई भनिदिएँ माइजू तपाईँ त साह्रै हट देख्नु भएको छ कस्तो मेन्टेन गर्नुभएको हो फिगर त छ्या पान्जा पनि मैजुको यही जवाबले मलाई झनै उत्साहित बनायो त्यसपछि मैले माइजूलाई ट्याक्सीमा राखेर कोठामा छिराएँ माइजूलाई रिनाको कोठामा छिराएर फ्रेस हुनु भन्दै आफ्नो कोठाभित्र छिरेर माइजूको चर्तिकालाई हेर्नलाई क्यामेरा अन गरेँ माइजूले त्यही नै ढोका नलगाइकन आफ्नो टी सर्ट खोल्नुभयो अनि क्रमशः पेन्ट त्यसपछि ब्रा र पेन्टी पनि खोल्नुभयो साँच्चीकै पेल्न लायक शरीर थियो माइजूको पोका त टाइट अनि बाटुलो पर्खरको तरुनी जस्तो म झनै अचम्बित भएँ जब माइजूले आफ्नो सफा चटी योनितिर हात पुर्याएर योनीबाट केही निकाल्नु भयो बाफ्रे माइजूले त योनीबाट डिल्डो निकालेर मुखमा पुर्याउनु भयो अनि डिल्डो पुरै चाटेर उहाँ बाथरुम छिर्नुभयो म पनि हतार हतार आफ्नो बाथरुम छिरेर नुहाएँ र ट्राउजर र टी सर्ट लगाएर बाहिर निस्किएँ माइजू अझै पनि बाथरुममा हुनुहुन्थ्यो माइजू लगभग चालिस मिनटपछि बाथरुमबाट नाङ्गै निस्किनु भयो र झोला खोलेर कपडाहरू निकाल्नुभयो त्यसपछि उहाँले पेन्टी लगाउनु भयो अनि ब्रा लगाउनु भयो माथि पहेँलो टी सर्ट लगाएपछि फेरि खोल्नुभयो र ब्रा फुकालेर बिना ब्रा टी सर्ट लगाउनु भयो त्यसपछि पेन्टी खोलेर पातलो डोडी जस्तो थोङ निकालेर लगाएपछि जामा टाइपको स्कर्ट लगाउनु भयो अब मैले उचित मौका खोज्नु थियो त्यसैले माइजु भएर ठाउँमा पुगेँ र भने माइजु खानामा के खाने भन्नुहोस् जस्तो तपाईँलाई इच्छा लाग्छ त्यही खाने नि भान्जा यति भन्दै गर्दा माइजूको आँखा रिनाको टेबलमाथि छरिएका कन्डमरमा पुगे माइजूले सङ्कित नजर घुमाउनु भयो उहाँले सायद मसँग अथवा म नभएको मौकामा रिनाले कोठामै केटासँग पेलाउँछे भन्ने बुझ्नुभयो अनि मैले माइजूको नजरलाई पत्तो जे गरी किचनमा जान्छु भन्दै लागेँ मेरो पछि पछि माइजू आउनुभयो कुन चिज कहाँ छ भन्नुहोस् खाना म बनाउँछु भनेपछि मैले माइजूलाई किचनको सबै जानकारी गराएँ र भने माइजू तपाईँ बियर पिउनुहुन्छ कि वाइन माइजूले वाइन पिउनुहुन्छ भन्ने कुरा मलाई रिनाले भनिसकेकी थिए माइजूले पनि वाइन पिउने सङ्केत दिनुभयो केही बेर म टिभी हेर्न बसेँ एक घन्टा जस्तो समयपछि माइजू मैले टिभी हेरेको ठाउँमा आउनुभयो र भन्नुभयो खाना त तयार भयो भान्जा के गर्ने यति छिटै त के खाना खाइहाल्नु र माइजू भन्दै फ्रिजबाट रेड वाइन निकाले अनि टिभीको मुनि भएको ऱ्याकबाट काजु र बदम निकालेर टेबलमा राखेँ माइजू कम्मर मट्काउँदै किचनमा गएर ग्लास लिएर आउनुभयो मैले दुवै ग्लासमा वाइन राखेर एउटा ग्लास माइजूलाई दिँदै भने साँच्ची माइजू तपाईँ मेरो माइजू नभएको भए माइजू नभएको भए के गर्लफ्रेन्डको प्रपोज गर्थेँ म यस्तै बुढी आइमाईलाई नजिस्काउँ न भान्जा होइन माइजू तपाईँ र रिनालाई सँगै राख्ने हो भने सबैले दिदीबहिनी भन् थान्छन् पैँतालिस भन्न सुहाउँदैन स्या भान्जा आफ्नो माइजूलाई लाइन मार्नुहुन्छ माइजू ट्र्याकमा आइसक्नु भएको थियो हामीले तिन ग्लास जति वाइन पिइसकेका थियौँ अलिअलि रमरम भइरहेको थियो मैले टिभीमा च्यानल चेन्ज गर्न थालेँ र स्टार मुभिजमा जेम्स बोनको फिल्म आइरहेको रहेछ त्यही स्टप गरेँ मलाई थाहा थियो कि जेम्स बोनको मुभीमा बेड सिन हुन्छ नै त्यसैले त्यसको प्रतिक्रिया माइजूले कसरी गर्नुहुन्छ भन्ने पनि बुझ्नु थियो माइजूले बसाइमा अप्ठ्यारो भयो जस्तो गर्दै स्कर्ट घुँडामाथि सारिसक्नु भएको थियो जब बेड सिन आयो तब माइजूले मैले जै गरी आफ्नो दुवै हातले दुवै पोका समाएर एकअर्कामा जुधाउनु भयो र टी सर्ट मिलाएछ गर्नुभयो त्यसपछि माइजूले भान्जा मलाई एउटा कुरा नटाट्यो भन्नुहोस् है के माइजू यहाँ रिनासँग को को आउँछ कोही पनि त आएको जस्तो मलाई लाग्दैन किन र माइजू उसको कोठामा थुप्रै कन्डमहरू देखेँ मैले त्यही भएर यो अति नै उत्तम मौका थियो मेरो लागि मैले ठाडे भनिदिएँ त्यो त मैले प्रयोग गर्न ल्याएको माइजु दुई दिनलाई यति धेरै चाहिन्छ त दुई दिनलाई होइन माइजु सधैँ जस्तो चाहिन्छ मलाई त त्यसो भए रिना कहाँ सुत्थ्यो त कहाँ माइजू मैले प्रयोग गर्ने कन्डम रिनाको कोठामा भेटिएपछि पनि रिना कहाँ सुत्थे भन्नुहुन्छ रिना मसँगै सुत्थे नि यो साह्रै ठुलो झट्का थियो के रिना र तपाईँ के सुन्नु पऱ्यो यो कानले केही होइन माइजू रिना जवानी खेर फाल्न नचाहने अनि बाहिरको मान्छेसँग सुतेर भन्दा म र निलसँग सुतेर सुरक्षित हुन खोजेकी मात्र हो छ्या तपाईँ सम्झाउनु पर्ने मान्छे भएर उल्टै सही झटाएर हान्ने विचारले धत माइजू पनि रिनाले त तपाईँको उदाहरण दिँदै हामीलाई कन्भिन्स गरे कि केही भने तपाईँलाई बिचमा ल्याउँथे भन्थे मम्मीले गाउँसँग पेलाउनुहुन्छ मैले त के गरेकी छु र अनि यो उमेरमा त तपाईँ योनिमा डिल्लो छिराएर दिनभरि बाहिर निस्किनुहुन्छ भने ऊ त भर्खर तेइस चौबिस वर्ष कि भइसके नि कसले सिकायो तपाईँलाई मैले डिल्लो छिराएर हिँड्छु भनेर माइजू तपाईँले अघि मात्र लागेको ब्रा र प्यान्टी खोलेर तल योनिमा आनन्द रहिरहोस् भनेर ठोङ लगाउनु भएको छ मेरो कोठामा बसेर सबै कोठाको निगरानी गर्न मिल्छ मसँग पनि मस्तको लिङ्ग छ हेर्नुहोस् तपाईँ नाइ भन्नुहुन्न अनि ट्राउजर भत्त तल सारे र फनफनाउँदै गरेको लिङ्ग माइजूलाई देखाउँदै माइजूको पोकामा हात लगेर गजबले निचार्न थाले माइजू अक्क न बक्क पर्नुभयो माइजू जिन्दगीमा सधैँभर पेल्न पाइँदैन त्यही भएर पाएसम्म पेल्नु छोड्नुहुन्न चाहे त्यो आफन्त होस् या जोसुकै अनि हातलाई माइजूको स्कर्टभित्र छिराएर योनिमा घर्षण दिन थाले साथमा मुखमा मुख जोडेर टङ्किस पनि माइजूले तुरन्त मलाई किसमा साथ दिनु थाल्नुभयो एकछिनको किस सकेर माइजूले सोध्नुभयो अनि रिनालाई मात्र पेल्नुहुन्छ कि निता भान्जीलाई पनि मैले रिना र नितालाई पेलिसकेको भिडियो लगाएर भने ल छोरी र भान्जीलाई पेलेको भिडियो हेर्दै मसँग पेलाउनुहोस् भिडियोमा मैले रिनाको पोका खेलाउँदै योनि चाटिरहेको र निता मेरो लिङ्ग चुसिरहेको दृश्य आइरहँदा मैले माइजूलाई माइजू चुस्नुहोस् न मेरो लिङ्ग सायद तपाईँको योनिले यस्तो ला कमै मात्र भेट्यो होला हो भान्जा हो यति मस्तको लामो र मोटो लिङ्ग त मैले ज्वाइँ साहेबको र हजुरको मात्र पाएँ निलको लामो छ तर मोटो छैन गाउँमा एउटा दमाईको पनि यस्तो मोटो थियो तर लम्बाइ थोरै कम थियो हुन त म यहाँ तपाईँकै लिङ्ग चाख्नलाई आएकी हुँ रिना नभएको मौका पारेर मतलब माइती निलले पनि हजुरलाई पेलिसक्यो निलले त मलाई यही फ्ल्याटमा तिन महिनासम्म र हाने जस्तै हाने नि एकदमै फोरी बोल्ने अनि शारीरिक यातना दिदी पेल्ने उसको रहर थियो मलाई त कोठामा बस्दा कपडा लगाउनै थियो निललाई फकाउनु भयो कि कसरी पेलाउनु भयो माइजू एक दिन गाउँको करेसम्म पिसाब फेर्दै गर्दा निलको लिङ्ग देखेँ अनि त मेरो योनी चिलाउन थालिहालेँ नि त्यसको लगतै पढ्नको लागि निल यहाँ आउने भयो र म पनि उसँगै उसको बन्दोबस्त मिलाउन भनेर आएँ नि यहाँ आएपछि मैले कम्मर दुखेको बाहना बनाएँ उसलाई मालिस गर्न लगाएँ मालिस गर्दा गर्दै मैले उसको हातलाई चाकतिरबाट योनीतिर पुऱ्याएर बढी दुखेको यहीँ छ भन्दै मालिस गर्न लगाएँ एकछिनसम्म योनीको वरिपरि मालिस गरेपछि मैले उसको हात समातेर योनीभित्रै छिराइदिएँ मेरो योनीले पानी छोड्न थालिसकेको थियो उसको हातले मेरो योनीमा आनन्द भइरहेको थियो त्यसपछि त उसलाई पनि रमाइलो लाग्न थालेछ क्यारे मलाई औँलाले बेल्न थाल्यो म त मस्त भई आफ्नै पोका समाएर खेलाउँदै उसको मुखसम्म पुर्याइदिएँ जब उसले मेरो दुध चुस्न सुरु गर्यो तब मैले उसको लिङ्गमा हात लगेर आफू निस्किने ठाउँमा आमाको इच्छा पुरा गर्दै भनेछु त्यति भएपछि के चाहियो र जवान केटा र प्यासी आमाको बिचमा माइतुलेती भन्दासम्म मैले उहाँको टी सर्ट माथि सारेर एउटा हातले पोखा निचारिसकेको थिएँ भने अर्को हातको औँला माइतीको ठोङको डोरीले युनि गर्दै थिएँ माइजूले मेरो लिङ्ग च्याप्पा हातले समातेर खेलाउन थाल्नुभयो मैले पुनः माइजीको मुखमा मुख जोडेर टङ्किस खाएँ करिब दुई मिनट लामो ननस्टप टङ्किसपछि माइजूले मेरो मुखबाट आफ्नो मुख छुटाउनु भयो ढिला नगरी लिङ्ग मुखमा थिराएर भित्र बाहिर गर्न थाल्नुभयो बेला बेलामा मैले माइजूको टाउकोलाई समाएर लिङ्गको जरासम्म मुख ढकाइदिन्थेँ लाग्थ्यो लिङ्गमाइतीको घाँटीमा रहेको तर्कुले नागेर भित्रै छिर्दैछ ग्लप ग्लपको त्यो आवाज मलाई मजा लगिरहेको थियो चार पाँच मिनटको चिसाइपछि मैले माइजूलाई सोफामा पल्टाएँ र स्कर्ट पुरै माथि सारेर यनीमा किस गरेँ अनि लिङ्ग थिराएर पेल्न सुरु गरेँ माइजू अस्वाभाविक रूपमा ब्लू फिल्मकी हिरोइन झैँ आवाज निकाल्दै मलाई साथ दिन थाल्नुभयो तिन मिनटको त्यो क्रमलाई माइजूले रोक्नुभयो र पुनः लिङ्ग मुखमा थिराएर चुस्न थाल्नुभयो केही बेर लिङ्ग चुसेपछि माइजूले मलाई सोफामा बसाएर मेरो काखमाथि आउनुभयो र मेरो लिङ्गको टुप्पो समाएर योनीको मुखमा डोराउनु भयो अनि मेरो काखमा तिर्न सुरु गर्नुभयो म भने माइजूको पोकालाई टी सर्ट माथिबाटै खेलाउन थालेँ त्यही आसनमा घरिघरि माइजू र म मुख जोड्न भ्याउँथ्यौँ आसन परिवर्तन गर्दै गर्दै हामी झन्डै आधा घन्टासम्म पेलमपिरी खेल्दै रह्यौँ माइजू र म दुवै जन्मजात नाङ्गे भइसकेका थियौँ भिडियो स्क्रिनमा मैले निताको मुखमा फुसी झार्दै गरेको दृश्य चलिरहेको थियो माइजू पनि मुखमा झार्ने सङ्केत गर्नुभयो र मेरो लिङ्ग पुनः मुखमा छिराएर छुस्न थाल्नुभयो केही बेरमै मेरो लिङ्गबाट पिचिक्क गर्दै फुसीको धार छुट्न थाल्यो केही मुख मुखभित्र झऱ्यो भने केही ओठमा गाला र निधारमा झऱ्यो केही चाहिँ पोकामा झऱ्यो माइजुले मेरो लिङ्गको रस्तुस सबै मुखमा लिनुभयो भने मैले गाला र निधारमा झरेको फुसी औँलाले सम्हाल्दै माइजूको मुखभित्र पुर्याउन थालेँ त्यसपछि मैले माइजुलाई अँगालेर सोफामा बसेँ अनि माइजुको मुखमा किस गर्दै भने अब खाना खाने हो कि पेलाउने माइजु आज रातिलाई पनि त बाँकी राख्नु पर्यो होला माइजुले तपाईँले मेरो एउटा काम गरिदिनुहुन्छ मान्जा भन्नुहोस् न म यहाँ बसुन्जेल कम्तीमा पनि हरेक दिन इच्छा भएको बेला पेनले व्यवस्था गरिदिनु पऱ्यो भइहाल्छ नि माइजू त्यसपछि हामी नाङ्गिने किचनमा छिर्यौँ र खाना खान थाल्यौँ खाना खाइवरी माइजूलाई मेरो कोठामा सुत्न आउनु भन्दै कोठामा आए र लिङ्गलाई क्रिम लगाएर मुठान थालेँ आधा घन्टा जस्तोमा माइजू काम सकेर मेरो कोठामा आउनुभयो मैले क्रिम लगाएको देखेर भन्नुभयो मेरो पोकामा पनि क्रिम लगाउनु पर्ने भएको छ आउनु न म लगाइदिइहाल्छु नि अहिले फेरि आफैले खेलाउने पोका हो अनि मैले माइजूलाई बेडमा तानेर सुताइदिएँ त्यसपछि क्रिम हातमा लगेर पोकामा डल्दै उनको योनी चाट्न थालेँ माइजू एकैछिनमा सङ्किएपछि मैले ठन्किएको लिङ्ग उनको योनिभित्र घुसाएर चिन्न थालेँ स्क्रिनमा हाम्रो आफ्नै पेलाइ रेकर्ड भइरहेको थियो त्यो कुरा सुनेर माइजू झनै उत्साहित मसँग पेलाउन थालिन् घरि चुसाउँदै गरी पेलाउँदै गरी हामीले कहिले तल र कहिले माथिको क्रमलाई पनि परिवर्तन गर्दै रह्यौँ यसपालि फुसी झर्ने बेलामा मैले लिङ्गलाई माइजूको दुईवटा पोकाको बिचमा आफ्नो लिङ्ग राखेर रा, पोका अठाएर लिङ्गलाई अगाडि पछाडि गर्न थालेँ माइजूको निधारदेखि पोकासम्म फुसीको धार लाग्यो र माइजूले त्यसलाई सोर्दै मुखभित्र पुर्याइन् बिहान मेरो निन्द्र खोल्दा माइजूको न्यानो मुखभित्र मेरो लिङ्ग थियो माइजू मेरो लिङ्गलाई बरो प्यारो गरी चुस्ती हुनुहुन्थ्यो घरिघरि घाँटीको जरासम्म माइजूले मेरो लिङ्ग निल्दा मलाई सनक्क बनाउँथ्यो केही बेरमै मैले माइजूलाई लिङ्गबाट छुट्याएर मेरो पर्सफरमा ल्याएर टङ्की सिएँ तर टङ्केस लिँदै गर्दा माइजूले मेरो लिङ्गलाई हातले समातेर आफूले योनिभित्र छिराउनु भयो मैले पनि किस्के दौरानमा माइजूलाई तलबाट कम्मर उचालेर दनक दिन थालेँ त्यो गतिमा पेल्दै गर्दा मेरो लिङ्ग योनिबाट चाहिँ हुन्थ्यो मैले गति अझै बढाएँ जसले गर्दा लिङ्ग योनिको फाँकाभन्दा पनि बाहिर आयो त्यसपछि मैले लिङ्गलाई आफ्नै हातले समातेर योनिमा डल्दै भित्र छिराउन लागेको जस्तै गर्दै एकछिनसम्म योनिको बाहिरी भागमा डल्दै रहेँ र अचानकसँग माइजूको चाकमा ठेरिदिएँ आधा लिङ्ग चाकभित्र छिरिसकेको थियो माइजू पीडा मिश्रित आवाजमा मलाई लिङ्ग निकाल्न भन्दै हुनुहुन्थ्यो मैले भने पहिलोपटक त पक्कै होइन क्यारे अलि मोटो मात्र त हो अनि फेरि ठेले अह अह अलि बिस्तारै गाँड फट्ला मानिस जेसुकै परोस् अनि माइजूको मुखमा आफ्नो मुख जोड्दै फुन्दै धमाधम धकम्पेलीको गति तीव्र बनाए माइजूको आँखाबाट आँसु निस्किन थालिसकेको थियो मैले त्यसमा सहानुभूति देखाएको खण्डमा काम हुँदैन थियो त्यसैले गति कम नगरिकन चाकमा पेल्दै रहेँ केही बेरमै माइजूले पनि मलाई साथ दिन थाल्नुभयो केही बेर चाकमा पेलेपछि मैले लिङ्ग बाहिर निकालेँ हत्तपत्त माइजूले मेरो लिङ्गलाई हातले समाएर मुख नजिकै लानुभयो र मुखबाट प्रशस्त थुक निकालेर मेरो लिङ्गमा दल्नुभयो मेरो लिङ्ग हल्का सफा भएपछि माइजूले लिङ्ग मुखभित्र छिराएर चुस्न सुरु गर्नुभयो म भने माइजूको योनीमा औँला छिराएर खेल्न थालेँ लिङ्ग चुस्दै गर्दा माइजूको योनीलाई आफ्नो मुख नजिक ल्याएर योनीमा जिब्रो चाट्न थालेँ साथै माइजूको दुध पनि मार्न थाले निकै बेर दुध मार्दै योनी चाटेपछि माइजू खै चाक सोझ्याउनु फेरि पेल्छु नाइ बानी बो अब नाइ ठिकै छ त्यसो भए योनी फेस्याउनुहोस् न त त्यसपछि माइजूले बर छैन भन्दै मेरो लिङ्गमाथि योनीको बल सज्याउँदै बसिन् र तलमाथि गर्दै उफ्रिन थालिन् म उनको पोकालाई सक्दो बल लगाएर मार्न थालेँ एकछिन लिङ्गमाथि उफ्रेपछि माइजू थकित भएर मेरो छातीमा पल्टिनु भयो मैले मौकाको सदुपयोग गर्दै माइजूलाई किस गर्दै बेदमा ठ्याक्कै उल्टाएँ त्यति बेला पनि मेरो लिङ्ग योनिभित्रै थियो माइजूको माथि रहेर मैले माइजूलाई पेल्दै रहेँ माइजू अति आनन्दित मुद्रामा आँखा बन्द गरिरहेको मौका पारेर मैले पुनः चाकमा लिङ्ग छिराएर धमाधम पेल्न थालेँ माइजूले जति भने पनि नलाग्ने अर्काको ज्यान त केही होइन चाहिँ गर्ने जुन योनीले सबैभन्दा बढी लिङ्ग छाकिसकेको छ त्यो योनिलाई रोनीको योनी भन्दा पनि हुन्छ झन् यो योनी त घरमा सबैको साझा योनी नै भएको हो भने पेल्नलाई फ्रेस पल त चाहियो नि लौ चे गरे नि गर्नुहोस् यो रोनीलाई तपाईँसँग पेलाउनलाई आएकी हुँ क्यारे जसरी पेल्याउने पेल्नुहोस् त्यसपछि माइजूको चाकमा मैले दस मिनटसम्म लिङ्ग पेल्दै रहेँ फुसी झर्ने बेलामा मैले लिङ्ग निकालेर माइजूको निधारमा पुर्याउँदै भने आज तपाईँको सिउँदो भरिदिन्छु मेरो लिङ्ग झोलले अनि माइजूको सिउँदोमा फुसीको पिचकारीले सेतो दर्को बनायो बाँकी फुसी झर्न रोकेर मैले माइजूको मुखमा लिङ्ग छिराएँ अनि बाँकी सबै सम्पूर्ण फुसी मुख पिछा झारिदिएँ माइजूले लिङ्ग पुरै भित्र छिराएर मलाई अद्भुत आनन्द अनुभूत गराएपछि मैले माइजूलाई ऐना अगाडि उभ्याएर पछाडिबाट पोका समाउँदै सिउँदो देखाइदिएँ माइजूले परक्क मुहार फर्काएर मलाई किस गर्नुभयो त्यही पोजिसनमै माइजूलाई मैले बाथरुम पुऱ्याएर कमरमाथि बसाएर मुखमा लिङ्ग सोझ्याएँ अनि मेरो लिङ्गबाट पिसाबको धार छुट्दै माइजूको मुहार हुँदै सारा शरीरभरि भिजाइदिएँ पिसाबले लतपत माइजूलाई उठाएर सावर सावरमुनि पुर्याउँदै मैले माइजूको नुनिलो ओठमा ओठ जोडेर थुक साट्न थालेँ त्यसपछि सावर खोलेर हामी दुवै नुहायौँ अफिस जानु अघि मैले माइजूको पोका निचार्दै टङ्किस लिँदै भनेँ भरे एकदम पट भएर बस्नुहोस् है